W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio अर्पणको माटो पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा सड़क दुर्घटनामा ज्यान गुमाएका शिक्षकका परिवारलाई क्षतिपूर्ति माग गर्दै चितुनमा शिक्षकहरूले आज करिब डेढ घण्टा यातायात बन्द गराएका छन् मंगलबार भरतपुर साथ कटहर चोकमा बसको ठक्करबाट ज्यान गुमाएका भएका नारायणगढको सिद्धार्थ बोर्डिङ स्कूलका शिक्षक लेखनाथ पाण्डेका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै संस्थागत विद्यालय शिक्षक संगठन इस्टुले यातायात बन्द गराएको हो बन्दलाई प्याप्सन अनि निराशिव्यू वीरेन्द्र बहुमुखी क्याम्पसको सोब्यूले पनि समर्थन जनाएको छ यातायात बन्द प्रहरी बल प्रयोग गरी खुलाएको थियो बन्द खुलाउने क्रममा प्रहरी बन्दकर्ता केही शिक्षकहरूलाई गिरफ्तार समेत गरेको छ यसैबीच क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित गाडी सञ्चालकले वार्तामा व्यवस्था गरेको भन्दै आज एक दिनका लागि चितवन नलप्रासीमा संस्थागत विद्यालय बन्द गराएका छन् नारायणगढबाट जगतपुरतर्फ जाँदै गरेको नातिनख तीन आठ आठ नम्बरको बसले नलप्रासी रामनगर सातका पाण्डे चढेको लो छ प आठ दुई सात नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उहाँको घटनास्थलमा नै ज्यान गएको थियो घटनामा घाइते भएकी भरतपुर सार्की रिचा बरालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ संविधानसभा चुनावको मिति घोषणाको लागि परामर्श थालेका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आज एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ आज बिहान बालाटारमा छलफल हुने रेग्मीको नैजी सचिवालयले जनाएको छ रेग्मीले मंगलबार नेकपा एमाले मधेसी मोर्चा र साना दलसँग चुनावको मिति र चुनावी वातावरण बनाउने विषयमा छलफल गर्नुभएको थियो यस्तै सोमबार नेपाली कंग्रेससँग छलफल भएको थियो आन्दोलनरत दलहरूलाई कसरी चुनावमा सहभागी गराउने र चुनावको मिति कहिले घोषणा गर्ने भन्ने टुङ्गो लगाउन रेग्मी आफै दलहरूसँगको परामर्शमा लाग्नु भएको उहाँका प्रेस संयोजक राजेन्द्र प्रसाद पाण्डेले बताउनुभयो खिलराज रेग्मी नेतृत्वको सरकारलाई सुझाव दिन गठित चार राजनैतिक दलको चैस्तरीय संयन्त्रको संयोजक आजदेखि फेरिँदैछ चार दलका शीर्ष नेताले एक एक महिना पालेपालो संयन्त्रको नेतृत्व गर्ने सहमति अनुसार जेठ महिनाभर एमाले अध्यक्ष झलनाथ खनालले संयन्त्रको नेतृत्व गर्ने सनेसघि चैत्र महिनामा ए माओवादी अध्यक्ष प्रचण्ड र वैशाख महिनामा नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले संयन्त्रको नेतृत्व गरेका थिए खनालपछि मधेसी मोर्चाका नेता विजय कुमार गक्षधारले संयन्त्रको नेतृत्व गर्नेछन् संयन्त्रको कुनै कानूनी हैसियत नभए पनि व्यावहारिक रूपमा चार दलीय संयन्त्रको सुझावलाई रेग्मी नेतृत्वको सरकारले मान्दै आएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले कंग्रेसको सिद्धान्त पराजय हुँदाहुँदै पनि विगतको चुनावमा कंग्रेस पराजय हुनुमा प्राविधिक त्रुटि रहेको बताउनु भएको छ कंग्रेसको आजबाट शुरू भएको एक महिने चुनावी अभियानको पहिलो दिनको कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीभित्रको प्राविधिक त्रुटि सचार अगाडि बढी आगामी संविधान सभाको निर्वाचनमा कंग्रेसको जित सुनिश्चित रहेको दावी गर्नुभयो कंग्रेसभित्रको कमी कमजोरी सच्याउँदै नीतिगत परिवर्तन गरेर पार्टीलाई अगाडि बढाउनु पर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो मंगिरमा आगामी संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्दै उहाँले कथाचित मंगिरमा चुनाव नभए पनि चैत्र समूहमा चुनाव गर्न सकिने उहाँको भनाइ थियो पर्यटन व्यवसायी नवराज दाहाल युरोपेली मुलुक इस्टोनियाका लागि अवैधानिक वाणिज्य दूत नियुक्त हुनुभएको छ दाहालले मंगलबार परराष्ट्र मन्त्रालयबाट नियुक्ति पत्र लिनुभएको हो पूर्ववर्ती बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा दाहालको एग्रिमो स्वीकृत भएको थियो पच्चिस वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बयालिस वर्ष दाहाल काठमाडौँका स्थायी बासिन्दा हुनुहुन्छ दाहालले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नाकोत्तरसम्मको अध्ययन गर्नुभएको छ उहाँसँग ट्रेकिङ व्यवसायको छाता संस्था trekking agencies association of Nepal टानको महासचिवका रूपमा काम गरेको अनुभव समेत छ दाहालले आफ्नो कार्य कार्यकालमा नेपाल र इस्टोनिया बीच कूटनैतिक सम्बन्ध विस्तारका लागि काम गर्ने बताउनुभयो नाइजेरियाका तीन राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ राष्ट्रपति गुडलक जोनाथनले इस्लामिक समूह बोको हरामले हत्याको श्रृङ्खला बढाउन थालेका भन्दै आपतकालीन अवस्था घोषणा गर्नुभएको बीबीसीले जनाएको छ उहाँले आफ्ना सेनालाई अति आक्रमणका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन पनि दिनुभएको नाइजेरियाको संचार माध्यमलाई उद्धित गर्दै बीबीसीले जनाएको छ सन् दुई यता बोको हराम र सरकारी सेनाबीच भएको संघर्षमा दुई हजार भन्दा बढीको ज्यान गइसकेको छ बोको हरामले सरकारको बहिर्गमन र इस्लामिक राजस्थान स्थापनाका लागि विद्रोह गर्दै आएको छ बहुजाति बसोबास गर्ने नाइजेरियामा एक सय साठी मिलियन जनता धार्मिक सीमा विवाद र तेलका कारण हिंसाको चेपोमा पर्दै आएका छन् र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ पुरानो सभा चार बजेपछि हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ समान चौध खेल खेलेको कोलकाता सातौं तथा पुणे पुसारमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्नेछन् समान चौध खेल खेलबाट बीस अङ्क जोडेको मुम्बई दोस्रो तथा नेट रन रेटमा पछि पर्दै राजस्थान तेस्रो स्थानमा छ यसअघि गैराती भएको खेलमा चेन्नई सुपर किङ्सले दिल्ली डेभिल्सलाई तेत्तिस रनले हराएको छ जससँगै फेरि एक एकपटक चेन्नई शीर्ष स्थानमा पुगेको छ पहिलो ब्याटिङ गरेको चेन्नईले दिल्लीलाई एक सय उनासत्तरी रनको विजय लक्ष्य पेश गर्यो लक्ष्य पछ्याएको दिल्ली निर्धारित विश्व ओभरमा नौ विकेटको क्षतिमा मात्र एक रनमा समेटियो दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक चौवालिस रन बनाए चेन्नईका मोर मोर्ने मोर्केले तीन विकेट दिँदा मोहित शर्मा ड्यानो ब्राभो र रविचन्द्र आश्मीले दुई दुई विकेट लिए हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार